सेन्टर रत्नगर दुई high school road Chitwan phone शून्य छप्पन्न पाँच बैसठी चार सय एकाउन्न मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छपन्न अन्ठानब्बे चार पचास असी छ सय पचहत्तर प्रोप्राइटर प्रमोद शर्मा प्रत्येक तामाङको नमस्कार साझा खबर देशभरिका सामुदायिक रेडियो र W W W dot CIN dot ORG dot एनपीमा विश्वभर सुन्न सकिन्छ साझा खबरमा हामीसँग छन् उच्च स्तरीय राजनीतिक समिति संयोजक र मन्त्री परिषद अध्यक्ष बीच भेटवार्ता निर्वाचन मिति छिटो तोक्न सरकारलाई खनालको आग्रह सबै कुराहरूलाई लिएर मैले ब्रिफिङ गरेँ अब यी सबै चिजहरूलाई ध्यानमा राखेर सरकारले चाहिँ आफ्नो ढङ्गले सबैलाई सन्तुलित हुने गरिकन एउटा निष्कर्ष निकालोस् एसएलसी को नतिजा आज सार्वजनिक उत्तीर्ण हुनेको संख्या यसपालि पनि घट्यो अत्यन्त प्रायश्चित गर्नुपर्छ जस्तो लाग्छ शिक्षा विभागले आफ्नो दायित्व चाहिँ पूर्ण रूपमा चाहिँ पालना गरेको त्यो अनुभूति मलाई भएको छैन सुर्खेतमा किशोरी अवस्थामै बच्चा जन्माउनेहरूको संख्या बढ्दो विद्यालय स्तरमा लागू गरिएको प्राविधिक शिक्षा कार्यक्रमप्रति सरकारवालाको सकारात्मक प्रतिक्रिया मात्रै गरे भने सब हुन्छन् प्लस टू गरे भने हुन्छ त्यसपछि उनीहरू कम्प्युटर इन्जिनियरिङ बन्नको लागि पनि अवसर प्राप्त गर्छ र वरिष्ठ कांग्रेस नेता शेरबहादुर देउवाद्वारा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता लगायत अरू खबर पनि रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम यसपालि पनि एसएलसी उत्तीर्ण गर्ने विद्यार्थीको संख्या घटेको छ एसएलसी दिने मध्ये दुई तिहाई जति मात्र एसएलसी उक्लिन सफल भएका छन् एसएलसी दिने लाखौं विद्यार्थी असफल भएका छन् परीक्षा दिएका मध्ये आधा विद्यार्थी पनि उत्तीर्ण हुन नसक्नुमा कमजोरी कसको विद्यालय अभिभावक र राज्य सबैले यो विषयमा गम्भीर रूपमा समीक्षा गर्नै पर्छ दुई हजार उनासत्तरी सालमा लिएको एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक भएको छ प्रकाशित नतिजा अनुसार यस वर्ष एकचालिस दशमलव पाँच सात प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् परीक्षा नियन्त्रण कार्यालयले आज दिउँसो नतिजा सार्वजनिक गरेको हो दुई हजार सालको एसएलसी परीक्षामा सहभागी भएका चार लाख तीन हजार नौ सय छत्तीस जना मध्ये एक लाख सतसठी हजार नौ सय पैंतिस विद्यार्थी उत्तीर्ण भएका हुन् यस वर्ष सोह्र हजार नौ सय चौविस जना विशिष्ट श्रेणीमा छयत्तर हजार एक सय पैंसठी जना पहिलो श्रेणीमा उनासत्तरी हजार आठ सय तीस जना विद्यार्थी दोस्रो श्रेणीमा उत्तीर्ण भएका छन् दुई हजार पैंसठी साल यता एसएलसी परीक्षाको नतिजा घट्दै गइरहेको छ गत वर्षको भन्दा यस वर्ष पास हुने विद्यार्थीको संख्या पनि पाँच दशमलव पाँच नौ प्रतिशतले कम छ एसएलसीको नतिजा पछिल्लो समयमा किन घटिरहेको छ भनेर साथी राजेश सहानीले शिक्षा विभागका महानिर्देशक डाक्टर लवदेव अवस्थीलाई सोध्नु भएको छ पहिलो कारण चाहिँ हाम्रो कक्षा कोठामा ध्यान नपुगेकै हो त्यसमा हामी एकदमै आत्मआलोचना गर्ने हिसाबले नै जानुपर्छ जस्तो लाग्छ दोस्रो कुरा के हो भने हामीले अब शिक्षकको सुनिश्चितता गर्ने शिक्षकलाई कक्षा कोठामा लैजाने र विषयगत शिक्षकको अभाव पनि यसमा चाहिँ प्रष्ट रूपमा देखियो र तेस्रो कुरो के भन्दाखेरि स्थानीय सरोकारवाला जुन छन् अभिभावक अथवा त्यहाँका चाहिँ जिम्मेवार जो हाम्रो चाहिँ प्रतिनिधिमूलक संस्थाहरू छन् उहाँहरूले पनि त्यसलाई दैनिकी किसिमको आफ्नो चाहिँ निगरानीमा राख्ने त्यसलाई सुनिश्चित गर्ने त्यो किसिमको एउटा क्रियाशीलता पनि कम भएको जस्तो लाग्यो नतिजा कम हुँदाखेरि सरकारलाई कस्तो लाग्छ हामी अत्यन्त ग्लानीबोध भएको छ अत्यन्त प्रायश्चित गर्नुपर्छ जस्तो लाग्छ शिक्षा विभागले आफ्नो दायित्व चाहिँ पूर्ण रूपमा चाहिँ पालना गरेको त्यो अनुभूति मलाई भएको छैन अब कहाँ कहाँ चाहिँ हाम्रो त्रुटि छ भन्ने भने त्यसको केलाउनु पर्छ र त्यो त्रुटिको आधारले चाहिँ हामीले सम्बोधन गर्ने संयन्त्रमा पनि जानुपर्छ जस्तो लाग्छ परीक्षामा फेल हुने क्रम हेर्ने हो भने सरकारी विद्यालयकै विद्यार्थीहरू बढ़ी फेल हुने गरेका छन् बोर्डिङ स्कुलमा खासै फरक परेको छैन किन सरकारी विद्यालयको मात्रै नतिजा खस्किँदै गएको हो हाम्रो विद्यालय तहमा हुने निगरानी नपुगेको हामीले अनुभूति गरेका छौँ दोस्रो कुरो के हो भने हामीले विषयगत शिक्षा शिक्षकलाई पनि सुनिश्चित गरेनौँ जस्तो अहिले यो रिजल्टको प्रवृत्ति हेर्दाखेरि विषयगत रूपमा विद्यार्थी बढी असफल भएको देखिन्छ दुई हजार यता लगातार घटिरहेछ तपाईँले त्यस्तो खासै पहल गरेको पनि देखिँदैन होइन अब चाहिँ के गर्नुहुन्छ त्यस्तो कि आउँदो वर्षमा केही सन्तोषजनक नतिजा निकाल्न सक्नुहुन्छ अब पहिलो कुरो के भने जुन विद्यालयको रिजल्ट छ रिजल्टको र शिक्षकको आफ्नो कार्य सम्पादन त्यसमा चाहिँ अन्तर सम्बन्ध गर्नुपर्छ जस्तो मलाई लाग्छ प्रश्न रूपमा र त्यही अनुसारले विद्यालयलाई पनि हामीले दिने सुविधा हामीले दिने चाहिँ जति पनि अरू इन्सेन्टिभ छन् त्यो कुरा पनि अन्तर सम्बन्धी गरेर लानुपर्छ जस्तो मलाई पहिलोबाट चाहिँ त्यो सोचाएको छ यो कमजोरीहरू सच्याउनु भयो भने आउँदो वर्ष कति प्रतिशत जति नतिजा निकाल्छ त्यो प्रेडिक्टेबल छैन तर के भने अब जुन किसिमको डाउन हिल ट्रेन्ड छ अहिले तल खस्तो अवस्था त रोक्नु पर्यो नि त्यो त त्यसलाई भने धेरै बढोत्तरी नगर्यो भने तर एकचालिस प्रतिशत तल हुन्न भन्ने चाहिँ हाम्रो त्यो अठोट हो त्यसो भए दुई हजार सत्तरीमा एकचालिसमा रोक्न मात्रै सकियो भने तपाईँहरूको त्यो त अब तल झर्नु दिनु भएन नि त पोहोर साल सत्तालिस थियो सत्तालिसबाट एकचालिस भयो त्यो त हामीलाई सबै अप्रिय कुरा हो नि त हामीले गरेको कुरामा चाहिँ सन्तोषजनक परिणाम आएन त्यसको एउटा डायग्नोस्टिक परिश्रमको एसेसमेन्ट गरेर अगाडि जानुपर्छ जस्तो लाग्छ शिक्षा विभागका महानिर्देशक डाक्टर लवदेव अवस्थी यस वर्षदेखि एसएलसीको नतिजा पत्रिकामा प्रकाशित नगरी विभिन्न वेबसाइट मार्फत हेर्ने व्यवस्था परीक्षा नियन्त्रण कार्यालयले गरेको छ नतिजा थाहा पाउनका लागि विभिन्न वेबसाइटका साथै एसएमएस प्रयोग गर्न सकिने कार्यालयले जनाएको छ शिक्षा मन्त्रालयको website MOE dot GOV dot NP शिक्षा विभागको W DOE dot GOV W dot NP परीक्षा नियन्त्रण कार्यालयको SOCE dot GOV dot NP र नेपाल टेलिकमको एसएलसी डट एनटीसी डट एनपीमा लगन गरेर नतिजा हेर्न सकिनेछ त्यस्तै नेपाल टेलिकमको एक चार शून्य शून्यमा फोन गरेर पनि परीक्षाफल थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ नेकपा एमालेका अध्यक्ष तथा उच्च स्तरीय राजनीतिक समितिका संयोजक झलनाथ खनाल र मन्त्री परिषदका अध्यक्ष खिलराज बीच आज भेटवार्ता भएको छ भेटका क्रममा बीच निर्वाचन ऐनलाई चाँडो टुङ्गो लगाएर मिति तोक्नका लागि सरकारले अग्रसरता लिन आफूले आग्रह गरेको संयोजक खनालले जानकारी दिनुभयो यसैगरी विवादित विषयमा सहमति जुटाउन दलहरूले गरेको छलफल बारे पनि जानकारी गराइएको खनालले बताउनुभयो चुनावको मिति तोकेर राजनीतिलाई गति दिनका लागि दलहरूले प्रयास जारी राखेको अध्यक्ष खनालले बताउनुभयो 하여 이주 안진이 उच्च स्तरीय राजनीतिक समितिमा जो निर्णय गर्यो त्यो निर्णयको सन्दर्भमा ब्रिफिङ गर्नुको लागि मागेको थिएँ खास गरिकन अहिलेको अब समसामयिक राजनीतिक परिस्थितिको बारेमा पनि छलफल हो निर्वाचन ऐनलाई चाँडोभन्दा चाँडो टुङ्गो लगाउनु पर्ने सन्दर्भमा पनि हामीले छलफल गर्यौँ र साथसाथै चाँडोभन्दा चाँडो अब निर्वाचनको मिति तोक्नु जरुरी छ सबैतिरबाट मितिको चाँडोभन्दा चाँडो घोषणा होस् भन्ने मागहरू बढ़िरहेको सन्दर्भमा सरकारले अब यी चिजहरूलाई चाँडोभन्दा चाँडो एउटा टुङ्गोमा पुर्यायो भने बल्ल राजनीतिक परिस्थिति गतिले चाहिँ नि एउटा गति लिन सक्छ भन्ने लागेन मैले चाहिँ जस्तो यो थ्रेसोल्डको विषयमा चाहिँ के भयो खास गरी तपाईँहरूले हिजो थ्रेसोल्डको विषयमा जसरी सहमति जुटाउन सक्नु भएन अब सरकार स्वतन्त्र रूपमा अगाडि बढ्न सक्छ थ्रेसोल्ड नराखिकन सरकार अगाडि बढ्ने तयारीमा छ भन्ने मैले हामी हामीले जसरी छलफल गर्यौँ त्यो छलफलमा जस्ता जस्ता विचारहरू आए विभिन्न राजनीतिक दलहरूका हाम्रो आफ्नै पार्टीका पनि यी सबै कुराहरूलाई लिएर मैले ब्रिफिङ गरेँ अब यी सबै चिजहरूलाई ध्यानमा राखेर सरकारले चाहिँ नि आफ्नो ढङ्गले चाहिँ नि सबैलाई सन्तुलित हुने गरिकन एउटा निष्कर्ष निकालोस् भन्ने कुराहरू अब सरकारले जे निर्णय गर्छ त्यसमा पार्टीहरूले आफ्नो धारणा राख्न सक्छन् तर त्यसैमा विवाद अब हुँदैन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेको निर्णयलाई सबै राजनीतिक दलले मान्नुपर्ने बताउनु भएको छ क्रान्तिकारी पत्रकार संघ इलामले आज इलाममा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले थ्रेस होल्ड लगायतका विषयमा दलहरूबीच सहमति हुन नसकेपछि टुङ्गो लगाउने जिम्मा सरकारलाई दिएकाले सरकारको निर्णय मानेर अगाडि बढ़नुपर्ने बताउनु भएको इलाम एफएमले खबर पठाएको छ दुई दिनदेखि भारत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालले आज भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंहसँग भेटवार्ता गर्नुभएको छ भारतीय प्रधानमन्त्री सिंहको निवासमा आज बिहान भएको भेटमा उहाँले भेटमा सिंहले नेपालमा छिटो संविधान सभाको निर्वाचन भएर संविधान बनेको देख्न चाहेको बताउनुको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनु भएको भेटमा सहभागी कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो द्विपक्षीय भेटमा भारतको तर्फबाट सुरक्षा सल्लाहकार शिवशंकर मेनन भारतीय राजदूत जयन्त प्रसाद लगायतको सहभागिता थियो नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले आफ्नो र आफ्नो पार्टी र एकीकृत माओवादी एक हुने भन्ने सम्भावना नरहेको बताउनु भएको छ राजधानीमा आज आयोजित एक कार्यक्रममा वैद्यले चार शक्तिको कार्यशैली एकपक्षीय भइरहेको भन्दै यही अवस्थामा चुनाव गराउन खोज्नु झन भयानक हुने चेतावनी पनि दिनुभयो र यो सिन्डिकेटले बनाएको निर्दलीय सरकार गम्भीर भएनन् भने र राष्ट्रपति पनि जुन उनीहरू केही पछि पछि दगुर्दै आइगइरहेका छन् उनले पनि चिजलाई गम्भीरतापूर्वक सोध्न सकेनन् भने समस्याको समाधान हुँदैन आगोको बिउ निप्दैन रोपिन्छ अर्थमन्त्री शंकर कोइरालाले यस वर्षको बजेटले ऊर्जा क्षेत्रलाई प्राथमिकता दिने बताउनु भएको छ राजधानीमा आज भएको पूर्व बजेट छलफल कार्यक्रममा मन्त्री कोइरालाले राजनीतिक नाराहरूलाई नराखी विकास निर्माणमै केन्द्रित हुने र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखिने पनि बताउनुभयो इनर्जी सेक्टरलाई पाएको भनेर राखेका छैनौँ यसपछि तिन किसिमको होइन कम्बिनेसन भएको एउटा प्याकेज जो चाहिँ हामी यसलाई सम्बोधन गर्ने प्रयास गर्छौँ पहिलो कुरो हैदराबाद निर्माण हो र त्यो पनि सरकारको प्रदेश दोस्रो कुरो निज क्षेत्र मार्फत चाहिँ यसको विकास गर्ने हो त्यसो भनेको विदेशी लगानीकर्ताहरूलाई तान्ने हो जो चाहिँ केही मेगा प्रोजेक्टहरू बनाउनुलाई तत्पर छन् त्यसले पहिलो यो चाहिँ इनर्जीभित्र पनि हाइड्रोपावर प्रोजेक्टको कन्स्ट्रक्सनलाई हामीले पहिलो प्राथमिकता दोस्रो प्राथमिकता चाहिँ ट्रान्समिसन लाइनको निर्माण यसरी हामी प्रष्ट छौँ कि ट्रान्समिसन लाइनको झमेला हामी यो जलविद्युत पावरलाई लगाउन सक्दैनौँ यो उसको क्षमताभन्दा बाहिर पर्छ त्यसैले हामी ट्रान्समिसन लाइन चाहिँ हामी आगो बनायौँ र रौतहटमा दलित समुदायमाथि भएको विभेद विरूद्ध दलित अधिकार कर्मीहरूले आज राजधानीमा विरोध गरेका छन् उनीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीहरूलाई कार्यवाहीको माग गर्दै सिंहदरबार घेराउ गरेका हुन् लक्ष्मी बस्नेत दल परिवर्तन गर्ने नेता तथा कार्यकर्ताहरूको प्रवृत्तिले दल मात्रै नभएर लोकतन्त्र समेत कमजोर हुने कम्युनिस्ट पार्टीहरूमा धेरैजसो अलिकति पार्टीमा भूमिका नभएपछि अनि अर्को पार्टीमा चाहिँ जाने चलन चाहिँ बढी छ रेडियो रिपोर्टसँगै सुर्खेतमा किशोरी अवस्थामै बच्चा जन्माउनेहरूको संख्या बढ्दो विद्यालय स्तरमा लागू गरिएको प्राविधिक शिक्षा कार्यक्रमप्रति सरकारवालाहरूको सकारात्मक प्रतिक्रिया लगायतका अरू खबर बाँकी नै छन् रेडियो सुन्दै गर्नुहोला संगीत अध्ययनका लागि सुवर्ण अवसर लागि सुवर्ण अवसर सङ्गीत सिक्न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 सक्यो भने सिआइएन अरूभन्दा फरक या अरूभन्दा अलग भएर अगाडि आउन सक्छ पृथक पहिचान बनाउन सक्छ नमस्कार म चाहिँ टिकाजङ थापा सामुदायिक रेडियो रेडियो सिद्ध बाबा अन्ठानब्बे दशमलव चार मेगाहरूको चाहिँ प्रबन्ध निर्देश नयाँ रेडियोहरूले पठाएको र नयाँ रेडियोले बनाएको रिपोर्टहरूलाई पनि अलिकति प्राथमिकता दिनु पऱ्यो पुरानो रेडियोहरूले जसले निरन्तर पठाइरहन्थे जसको चाहिँ निरन्तर आइरहने उसकोलाई चाहिँ अलिकति बढी हाइलाइट भएको हो कि महसुस गरेको छु तसर्थ जुन भर्खर भर्खर स्थापना भएका बामे सर्दै गरेका रेडियोहरू छन् जसले चाहिँ त्यो समाचारहरू रिपोर्टिङहरू सिक्दै गरेको अवस्था तिनीहरूलाई पनि चाहिँ फलोअप गरेर सिआइएनले चाहिँ अलिकति कोअर्डिनेट गरेर ती रिपोर्टहरूलाई र नयाँ रेडियोले पठाएको रिपोर्ट समाचारलाई चाहिँ विशेष प्राथमिकता दिएर ती रेडियोहरूलाई पनि अझ मास्टर तान्ने कोसिस गर्यो भने अझ राम्रो हुन्छ जस्तो मलाई लाग्छ सीआईएन र साझा खबर बारे तपाई र तपाईँको घर नजिकको सामुदायिक रेडियोको प्रतिक्रिया हामी फेरि पनि प्रसारण गर्दै जानेछौ साझा खबरमा आजदेखि हरेक मंगलबार क्षेत्र विशेष खबर प्रस्तुत गर्दैछौ यही क्रममा आज मध्यपश्चिम विशेष खबर सहित कृष्णसार एफएम नेपालगंजका प्रिया स्मृति ढकाल हेटौडा कपड़ा उद्योग र बुटवल धागो उद्योग बन्द भएपछि मध्यपश्चिममा उत्पादन भएको कपास घरायसी प्रयोजनका लागि बिक्री गर्नुपर्ने बाध्यता आइलागेको छ समितिले उत्पादन गरेको कपास हेटौडा कपास उद्योग तथा बुटवल धागो उद्योगले खरिद गर्दै आएका थिए ती दुवै उद्योग बन्द भएपछि समितिले उत्पादन गर्ने कपास घरायसी प्रयोजनका लागि उपभोक्ताहरूले खरिद गर्दै आएको कपास विकास समितिका प्रचार अधिकृत विजय जोशीले जानकारी दिनुभयो समितिले उत्पादन गरेको कपासको गुणस्तर निकै राम्रो भएकाले बजारको कुनै समस्या नभएको कपास विकास समितिको भनाइ छ नेपाल सरकारले कपास खेतीलाई प्रोत्साहन गर्न समिति मार्फत किसानलाई कपासको बिउ विषादी तथा रासायनिक मलमा पचास प्रतिशत अनुदान दिनुका साथै प्राविधिक सेवा समेत दिँदै आएको छ झाडा पखालाले नेपालगंजमा महामारीको रूप लिन थालेपछि आजदेखि जिल्ला जनस्वास्थ्य कार्यालयले जनचेतनामूलक अभियान शुरू गरेको छ फोहोर पानीबाट संक्रमण बढ़ेको भन्दै झाडा पखाला रोकथामका लागि एक हप्ती अभियान शुरू गरिएको जनस्वास्थ्य प्रमुख जीवन कुमार मल्लले जानकारी दिनुभयो स्वास्थ्य स्वयंसेविकाहरूले नेपालगंजका सत्रवटै ओडामा गएर पानी शुद्धिकरण गर्ने एकवा जीवनजल वितरण गर्नुका साथै स्थानीयलाई चेतनामूलक जानकारी दिन शुरू गरेका छनृ सुर्खेतमा किशोरी अवस्थामी बच्चा जन्माउनेको संख्या उच्च देखिएको छ जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बीस वर्ष नपुग्दै बच्चा जन्माउने किशोरीको संख्या जिल्लामा तीन हजारको हाराहारी छ कार्यालयका अनुसार किशोरी अवस्थामै बच्चा जन्माउने प्रविधिका कारण जिल्लामा मातृ मृत्युदर पनि डरलाग्दो छ यस आर्थिक वर्षभित्र जनाले गर्भकी कारण ज्यान गुमाएका छन् भने हालसम्म बैसठी जनाले बच्चा जन्मिएको एक महिना नपुग्दै ज्यान गुमाएको कार्यालय प्रमुख प्रवीण भण्डारीले जानकारी दिनुभयो बाँकेर बर्दियाका किसानहरूले धानको ब्याज राख्न शुरू गरेका छन् समयमै वर्षा र उपयुक्त समय भएपछि किसानहरूले यो पटक जेठमै धानको ब्याज राख्न थालेका हुन् जिल्ला कृषि विकास कार्यालय बर्दियाका अनुसार जिल्लामा यो पटक चालिस प्रतिशत किसानले धानको बिउ राखिसकेको कार्यालयका बाली विकास अधिकृत रविन धितालले बताउनुभयो राजापुर क्षेत्रमा शत प्रतिशत ब्याज राखिसकेका छ बाँकी क्षेत्रमा पनि ब्याज राख्ने क्रम जारी छ अन्य अन्यको कुरा गर्दाखेरि सबैको एभरेजमा कुरा गर्दाखेरि चाहिँ चालिसदेखि पचास प्रतिशत राखिसक्यो बाँकीमा करिब चालिस हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ भने बर्दिया धान खेतीको पकेट क्षेत्र नै मानिन्छ समावेशी आर्थिक विकास र गरिबी न्यूनीकरण गर्ने उद्देश्यले दाङमा बहुसरकारवाला वन कार्यक्रम शुरू भएको छ रूपान्तरण नेपाल मार्फत सामुदायिक वन उपभोक्ता महासंघ दाङ र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रको साझेदारीमा जिल्लाका सोह्रवटा गाविसमा कार्यक्रम शुरू भएको हो जिल्लाका रामपुर लक्ष्मीपुर सौडियार धरना हापुर बिजौरी फुलबारी गोल्पाकुरी राजपुर बेला गढवा गंगा प्रसपुर गोबडिया र लालमटिया गाविसमा कार्यक्रम लागू भएको सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष जानकारी दिनुभयो एचआईभी संक्रमित भएका सल्यानका दुई बालकको उद्धार गरिने भएको छ उपचारबाट वञ्चित देवस्थलका सात वर्षीय र सेजवाल टाकुरा घर भई मार्केमा मामा घर बस्दै आएका आठ वर्षीय बालकलाई दाङ प्लस र शारदा प्लस सल्यानको समन्वयमा उद्धार गरिने भएको हो उद्धार गरिएका बालकलाई देवी लाइफ होम काठमाडौँमा पुर्याइने जनाइएको छ Priya Smriti Dhakal CIN radio Krishnasar FM Nepalgunj साझा खबरमा अब दल परिवर्तन गर्ने प्रवृत्ति र त्यसले पार्ने असर नेकपा एमाले विभिन्न समयमा पार्टी छाडेका नेता तथा कार्यकर्तालाई आज पार्टी प्रवेश गराएको छ पार्टी कार्यालय बल्कुमा कार्यक्रम गरी विभिन्न समयमा पार्टी छाडेका र अरू पार्टीमा रहेका नेताहरूलाई प्रवेश गराउने कार्यक्रम गरेको हो निर्वाचन मिति घोषणा नभए पनि एकीकृत माओवादी नेकपा एमाले र अन्य दलहरूले पनि पार्टी प्रवेश गराउने कार्यक्रम गरिरहेका छन् किन नेता तथा कार्यकर्ताहरू एक पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्ने क्रम बढ़िरहेको छ त दीपक आचार्यको रिपोर्ट पहिचानको मुद्दामा कुरा नमिलेको भन्दै आदिवासी जनजाति नेताहरूले पार्टी छोडेको चिन्ता भइरहेका बेला पोलिट ब्यूरो तहकै नेताहरू रामचन्द्र झा र उर्मिला अर्याल एकीकृत माओवादीमा प्रवेश गरेपछि एमाले क्षति बिहोर्नु परेको थियो आज एमाले पनि विभिन्न पार्टीका कार्यकर्ताहरूलाई पार्टी प्रवेशका लागि केन्द्रीय कार्यालय बल्खुमा औपचारिक कार्यक्रम गर्यो प्रवेश गर्नेहरूको संख्या हजारौं हजारको संख्यामा पुगेको छ र आज मात्र हामीले केही अत्यन्त महत्वपूर्ण कमीहरूलाई प्रवेश गराएका छौं स्वागत गरेका छौं विभिन्न पार्टीबाट प्रभावशाली नेताहरू आफ्नो पार्टीमा प्रवेश गर्दैछन् भनेर एमाले प्रचार गर्दै आएको थियो आज बल्खुमा पुगेर टीका थाप्नेहरूमा भने धेरैजसो कार्यकर्ता तहकै व्यक्तिहरू थिए एमालेका पुराना नेताहरू घर फर्कने क्रम शुरू भएको र अब विस्तारै ठूला नेताहरू पनि फर्कने एमाले नेता भरतमोहन अधिकारीको दावी छ रामचन्द्र झा उर्मिला नगएको राम्रो हुन्छ गल्ती गरिहाल्नु हो नदीको प्रभावमा सबै भएका कुराहरू किरानै पुग्छन् भन्ने त्यो ठूलो गम्भीर समस्या होइन मुख्य कुरा के भने एमालेको गति त्यो रूपमा अगाडि बढेको छ अब एमालेको बाटो कसैले सक्दैन यसरी नेता तथा कार्यकर्ताहरू किन पार्टी फेरिरहन्छन् दुई हजार चौसाठी सालमा एकीकृत माओवादीमा प्रवेश गरेर फेरि एमालेमा फर्कनु भएका रोम हर्ष धिताल जटिलताहरूसँग नलडिरहेको भान भयो यसले गर्ने होइन कि भनेर चौसठी साल माघ चौबिसमा प्रवेश गरे प्रवेश गरिसकेपछि त्यो चुनावको भेला थियो मलाई निकै राम्रो उपयोग गरे धेरै मञ्चहरू दिए मैले भाषण ठोके एमालेका विरुद्धमा बोले पार्टीका शीर्ष नेताहरूको पक्षपाती निर्णयमा असन्तुष्ट भएर आफूले पार्टी छोडेको भनेर पार्टी छोड्नेहरूले प्रतिक्रिया दिने गरे तापनि धेरैजसो आफ्नै स्वार्थका लागि पार्टी चाहने गरेको विश्लेषण छ राजनीतिक विश्लेषक मुमाराम खनालको सबैभन्दा पहिला व्यक्ति केन्द्रित चाहिँ एउटा पार्टीको संरचना पनि त्यस्तै छ र मान्छेले सबैले आफूलाई चाहिँ कानेर आफ्नो चाहिँ व्यक्तिगत स्वार्थलाई चाहिँ बढी केन्द्रमा राखेर सोच्ने गर्छ त्यस हुनाले कम्युनिस्ट पार्टीहरूमा धेरै जसो अलिकति पार्टीमा भूमिका नभएपछि अनि अर्को पार्टीमा चाहिँ जाने चलन चाहिँ बढी छ सिद्धान्तको कुरा कम छ किनभने त्यसमा एउटा पार्टीमा अलिकति आफ्नो भूमिका भएन भने अर्को पार्टीमा जाने भएका पार्टीहरू टुक्रदै जाने र नयाँ नयाँ पार्टी खुल्ने क्रमसँगै कार्यकर्ता तथा नेताहरूलाई पार्टी फेर्ने विकल्पहरू पनि बढ्दै गएका छन् हुन त कम्युनिष्ट पार्टीको स्थापनादेखि नै पार्टीहरू फुट्ने र नेताहरू एक पार्टीबाट अर्को पार्टीमा जाने क्रम निरन्तर चल्दै आएको छ नेता तथा कार्यकर्ता एउटै पार्टीमा स्थिर नहुनुले पार्टी कमजोर हुने र पार्टी कमजोर भएपछि लोकतन्त्र समेत कमजोर हुन्छ भन्ने विश्लेषकहरूको तर्कलाई गम्भीर रूपमा लिनु आवश्यक छ दीपक आचार्य सीआईएन काठमाडौँ तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ विद्यालय स्तरीय प्राविधिक शिक्षाले सरकारवालाहरूमा सकारात्मक प्रभाव देखिएको छ रेडियो रिपोर्ट बाँकी नै छ साझा खबर सुन्दै गर्नुहोला आयुर्वेदिक जगतमा नयाँ आयाम आयुर्वेदिक जगतमा नयाँ आयाम